बटौलीमा झर्यो बटौलीमा झर्यो यो मन्सरी लायो चट्टै खैके जादु गर्यो खैके जादु गर्यो यही पाल पाली नानीको साह्रै माया लाउँछ यही पाल पाली नानीको यो मन्सुरी लानेको साह्रै माया लाउँछ यही पाल पाली नानीको यो मन्सुरी लानेको साह्रै माया लाउँछ यही पाल पाली नानीको यो मन्जुरी लानीको यो मन्जुरी लानीको सबैजना स्याङ्जालीलाई जाली स्याङ्जालीलाई जाली स्याङ्जालीलाई जाली यो मनमा बसेकी छ स्याङ्जाली काली स्याङ्जाली काली ए स्याङ्जाली कालीको साह्रै माया लाउँछ स्याङ्जाली कालीको मेरै दिलवालीको साह्रै माया आउँछ दिलवालीको मेरै दिलवालीको साह्रै माया लाउँछ यही साङ्गाली कालीको मेरै दिलवालीको मेरै दिलवालीको मान्छे पनि सुँगाको लाली गुरा सापचुरको कफी आपचुरको कफी आपचुरको कफी अलिअलि नकाले छ अलिअलि गफी अलिअलि गफी यही पाल पाली नानीको साह्रै माया लाउँछ यही पाल पाली नानीको यो मन्जुरी लानीको साह्रै माया लाउँछ छै पाल पाली नानीको यो मन्जुरी लानीको साह्रै माया लाउँछ पाल पाली नानीको यो मन्जुरी लानीको यो मन्जुरी लानीको